सयौं रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन एउटा सिङ्गो जुनले पनि छाया हुन्छ धेरै एउटा सिङ्गो जुनले पनि छाया हुन्छ धेरै कति छाया आफ्नै दायाँ बायाँ हुन्छ धेरै अधेरीमा छाडी जाने छाया झनै याद आउँछ बहकिने मन न हो माया हुन्छ धेरै बहकिने मन न हो माया हुन्छ धेरै एउटा भिन्नै रेडियो कार्यक्रम बहकिने मन सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत हरेक सोमबार राति सभा नौ बजेपछि देशका विभिन्न सामुदायिक रेडियोहरूबाट एकैसाथ मान्छे मान्छेमा जात कसले बनायो होला मान्छे मान्छेमा जात कसले बनायो होला छुवाछुत जस्तो घात कसले बनायो होला मान्छे मान्छेमा जात कसले बनायो होला छुवाछुत जस्तो घात कसले बनायो होला मैले छोएपछि बिटुलो हुने रे मैले छोएपछि बिटुलो हुने रे मान्छे मान्छेमा जात कसले बनायो होला छुवाछुत जस्तो घात कसले बनायो होला मैले छोएपछि बिटुलो हुने रे यस्तो पक्षपात कसले बनायो होला मान्छे मान्छेमा जात कसले बनायो होला छुवाछुत जस्तो घात कसले बनायो होला आफूलाई मान्छे भन्नेले मान्छेलाई हेला गर्दैन मान्छेको जात एउटै हो उचो र निचो देख्दैन जात र आज केही प्रश्नहरू सोध्नु छ मलाई तिम्रो समाजसँग तिम्रो त्यो समाजसँग जसले मेरो पसिनाको मूल्य कहिले बुझेन बरु त्यही पसिनामाथि छुवाछुतको लेप लगाइदियो मैले आरन चलाएर तिम्रो लागि कराई बनाइदिएँ कसौडी बनाइदिएँ हँसिया कचिया कुटो कोदालो ताप्के ओदानो सबै बनाइदिएँ तिम्रो खेतदेखि तिम्रो भान्सासम्म मेरो शिव चल्यो तर म स्वयं भने सधैँ अछुत भएँ तिम्रो लागि तिम्रो लाज ढाक्ने वस्त्र मैले सिलाएँ तिम्रो पाउ जोगाउने जुत्ता मैले बनाएँ तिम्रो देखि तिम्रो शिरसम्म मेरो सिप चल्यो तर म स्वयं भने सधैँ सानो जात भएँ तिम्रो लागि तिम्रो हैसियत तौलिने गहना मैले बनाएँ तिम्रो भगवानको मूर्ति मैले बनाएँ तिम्रो शरीरदेखि तिम्रो मन्दिरसम्म मेरो कला चल्यो तर म स्वयं भने पानी नचल्ने जात भइरहेँ तिम्रो लागि तिम्रो बिहेमा मैले अघि अघि बाजा बजाउँदै हिँड्न हुने मैले बनाएको अम्खुरोमा तिमीले पानी पिउन हुने मैले सारङ्गी रेटेर सुनाएको गीत तिमीले सुन्न हुने तर मैले छोएको तिमीले खान नहुने तिम्रो दैलो बाटोमा भित्र पस्न नहुने वाह कति सभ्य छ तिम्रो समाज बडो गजब छ तिम्रो समाज अचम्म लागेर आउँछ अचम्म लागेर आउँछ आखिर किन बसाल्यौ तिमीले यस्तो रीति किन अझै जोगाउँदैछौ तिमी मान्छे मान्छेमा छुवाछुत थोपर्ने यो वायात संस्कृति किन यही प्रश्नको चित्त बुझ्दो जवाब चाहिएको छ मलाई तिमीबाट म मा मान्छे भएर जन्मिएँ तर तिमीले सधैँ मान्छे हुनबाट रोकिरह्यौ मलाई तिम्रो गजबको संस्कृतिले हरेक ठाउँमा तगारो हालिरह्यो मलाई म मा मान्छे हुनका लागि हर प्रहर हर पल सङ्घर्ष गरिरहेँ सङ्घर्ष गरिरहेँ र पनि मान्छे हुनबाट वञ्चित भइरहेँ लगातार मैले पढ्न नहुने रे मैले छोएपछि चोखिनको लागि तिमीले सुन पानीले छर्किनु पर्ने रे अनि मलाई बाटोमा देखे तिम्रो साइत नपर्ने रे छि कस्तो नियम बसाल्यौ तिमीले तिम्रो त्यही नियमले ज्वरो गाडेको यो समाजमा आफूलाई तिमी जस्तै मान्छे भएको प्रमाणित गर्न सङ्घर्ष गर्दैछु म तर पनि तिमी त्यो स्वीकार्न तयार छैनौ तिमीले मलाई आफूभन्दा तल सोच्न सहजै सिक्यौ तर कसरी फरक हुन सक्छ मान्छे मान्छेमा भनेर कहिले पनि सोचेनौ तिम्रा यस्तै बठ्याइहरूले गर्दा मैले कहिले पनि आफूलाई तिमी जस्तै मान्छे भएको महसुस गर्न पाइन मैले बनाएको मूर्तिलाई तिमीले देवता मान्यौ तर त्यही मूर्ति बनाउने मलाई भने सधैँ मन्दिरमा प्रवेश निषेध गरिदियो म टाढैबाट टुलु टुलु हेरिरहन बाध्य भएँ मेरा आवाजहरूको कुनै अर्थ रहेन कसैले सुनेनन् यो कस्तो अनौठो रीति बसाल्यौ मान्छे मान्छेमा छुवाछुतको थिति बसाल्यौ यो कस्तो अनौठो रीति बसाल्यौ मान्छे मान्छेमा छुवाछुतको थिति बसाल्यौ मैले छोएको त खानै हुन्न भन्ने वाह कस्तो गजबको संस्कृति बसाल्यौ यो कस्तो अनौठो रीति बसाल्यौ मान्छे मान्छेमा छुवाछुतको थिति बसाल्यौ मान्छे मान्छेले जात जन्मायो ईश्वरले मान्छे रचेथ्यो मान्छेले जात जन्मायो जातैको आर लिए समायो पालेर राखे यो पापा धर्मको सिरा उठ्दैन विभेद खोज्दै हिँडेमा कसैको जन्ती जुट्दैन आफूलाई मान्छे भन्नेले आफूलाई मान्छे भन्नेले अरूलाई मान्छे बन्न नदिएको पीडा छ मसँग हो त्यही पीडाहरू कहिले आक्रोश बनेर पोखिन्छन् कहिले क्रान्ति बनेर जुर्मुराउँछन् अनि कहिले प्रतिशोध बनेर खनिन्छन् भने त्यति बेला ती सबै सहन योग्य सहन सक्ने नहुन पनि सक्छन् तिम्रा पुर्खाहरूले बसाएको कुप्रथाप्रतिको असन्तुष्टि केही सुनाएँ मैले केही बाँकी छन् तर अब ती बाँकी असन्तुष्टिहरू सुनाउनु छैन तिमीलाई बरु केही सल्लाह गर्नु छ तिमीसँग युग बुझेको तिमीसँग संसार पढेको तिमीसँग अनि केही गर्नु छ हामीले भन्ने भावना बोकेको तिमीसँग गालीहरूको थुप्रो थोपर्नु छैन मलाई तिमीसँग हे नवयुवका नवयुवा हो यदि तिमी आफूलाई परिवर्तनको सम्वाहक मान्छौ भने यस्तै कुरीति विरुद्ध चालिनुपर्छ तिम्रा कदमहरू मलाई कसैले धकेलेर मन्दिर बाहिर निकाल्दा तिमीले टुलु टुलु हेरेर बस्नु हुँदैन पँधेरामा मेरा दिदी बहिनी आमा र भाउजूहरूलाई कसैले गाग्री छोइएको न्युमा बुताल्दा तिमीले नदेखे चाहिँ गर्नु हुँदैन अनि अन्तर्जातीय विवाह गरेकै कारण देश अछाममा कोही देश निकाला हुँदा अथवा नुवाकोटमा कोही गाउँ निकाला हुँदा तिमीले कानमा तेल हालेर बस्नु हुँदैन कालीकोटमा चुलो छोएको न्युमा मनवीर सुनारलाई कुटी कुटी मार्नेहरू विरुद्ध दैलेखमा उसको छोराले आफ्नै चेलीसँग अन्तर्जातीय विवाह गर्यो भनेर सेते दमाईलाई छोरी हानेर हत्या गर्नेहरू विरुद्ध बर्दियामा गिलास छोइँदा कुटी कुटी रामबहादुर स्वार्कीको प्राण पखेरो उडाउनेहरू विरुद्ध अनि सप्तरीमा अन्तर्जातीय प्रेम गरेकै कारण शिवशंकर दासलाई विष खुवाएर हत्या गर्नेहरू विरुद्ध तिमीले केही गर्नुपर्छ हो तिमीले नै गर्नुपर्छ अनि अहिलेदेखि गर्नुपर्छ तिमीले पनि यति जटिल समस्यालाई नजरअन्दाज गर्यो भने अरू कसले आँट गर्छ यो विषयमा बोल्न यो विषयमा आवाज अझै बलियो बनाउन केही बुझेको तिमीले अब यस्ता विभेदको विरुद्धमा आवाज उठाउनु जरुरी छ हामी त जन्मदै मृत्युको फाइलमा स्वीकारोक्तिको दस्तखत गरेर आएको मान्छे मर्नु त छँदैछ एक दिन तर बाँचुन्जेल केही यस्तो काम गरौँ जसले समाजलाई सकारात्मक परिवर्तनको बाटोमा अघि बढाओस् अहिलेको युवा समाज परिवर्तनका सम्वाहकहरू हुन् भनिरहँदा यो भनाइको तात्पर्य हामीले खोजौँ तिमीले खोज्नुपर्छ त्यो आज पनि हामी लक्ष्मी प्रसाद देवकोटाले भन्नुभएको थियो मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन भनिरहेका छौँ देवकोटा भन्दा पछाडि पनि धेरै मान्छेहरू जन्मिए तर हामीले अरूको उदाहरण दिन किन पाइरहेका छैनौँ त्यो सोच्नु आवश्यक छ अब हो त्यो खाली ठाउँ अब तिमीले भर्नुपर्नेछ तिमीलाई नै कुरिरहेछ त्यो खाली ठाउँले केही यस्तो काम गरौं जसले गर्दा मरेर पनि अमर बनिरहन सकौं इतिहासमा लेखियोस् हाम्रो नाम अनि भावी सन्ततिले गर्वका साथ उच्चारण गरून् त्यसलाई समग्रमा यति भन्छु मान्छेलाई मान्छे भएर बाँच्न पाउने अधिकारको संरक्षण गर्नका लागि आफ्नो ठाउँबाट जति सकिन्छ त्यति पहल गरौं भेदभावको बलियो साङ्लो तोड्नु पर्ने बेला आयो मान्छे मान्छे बेसको नाता जोड्नु पर्ने बेला आयो भेदभावको बलियो साङ्लो तोड्नु पर्ने बेला आयो मान्छे मान्छे बिचको नाता जोड्नु पर्ने बेला आयो परिवर्तन खोज्दै युगले तिमीलाई नै पर्खिरहेछ अन्धविश्वास कुरीतिलाई पर्ने बेला आयो भेदभावको बलियो साङ्लो तोड्नु पर्ने बेला आयो मान्छे मान्छे बिचको नाता जोड्नु पर्ने बेला आयो मान्छेको मूल्य त्यही त्यसमाथि उठ्दैन आफूलाई मान्छे भन्नेले मान्छेलाई हेला गर्दैन आफूलाई मान्छे भन्नेले मान्छेलाई हेला गर्दैन मान्छेको जात एउटै हो रुचो र जात र पात भन्दैन बाटोको काँडा आफूलाई मान्छे भन्नेले मलाई लाग्दैछ परिवर्तन खोज्ने मान्छेको अभाव छ जे छ ठिकै त छ भन्नेहरूकै प्रभाव छ यो युगले यति बेला कोही खोजिरहेछ जोसँग यो समाज बदल्न सक्ने स्वभाव छ सिआइएनमा सोमबार बेबिसी पछि आउँछ एकैछिनमा जान्छ तर सबको मनमा छाउँछ हिजो भन्दा आज राम्रो आज भन्दा भोलि बहकिने मन हो यो मन बहकाउँछ खुसी थोरै आँसु धेरै पीर छ आज पनि पारी भोजराज वारे महावीर छ आज पनि तपाईँलाई बहकाउँदा बहकाउँदै सामाजिक विषयहरूमा पनि सोच्न घचघच्याउने कार्यक्रम बहकिने मान समाज परिवर्तनको बाटोमा अघि बढिसक्नु भएको तपाईँ अरूलाई पनि सँगसँगै अघि बढाइरहनु भएको तपाईँ अनि जति गर्दा पनि परिवर्तन नभएको देखेर दिक्क मानिरहनु भएको तपाईँ सबै सबैलाई नमस्कार म महावीर विश्वकर्मा तपाईँले चाहिरहनु भए जस्तै सामाजिक विषयमा पनि बहकिने मनको श्रृङ्खला लिएर आइपुगे स्वार्थी भौजराज विश्वकर्मासँगै समयको इसारामा सबै चल्नुपर्छ नचले त समयकै पाउमा ढल्नुपर्छ म यति बेला यसो भन्दैछु तपाईँसँग तपाईँ हामी मिलेर नै समाज बदल्नुपर्छ सामुदायिक सूचना नेटवर्क सीआईएन काठमाडौँको स्टुडियोबाट प्रसारण भइरहेको रेडियो कार्यक्रम बहकिने मन देशभरिका अस्सी भन्दा बढी सामुदायिक रेडियोबाट तपाईँ एकैपटक सुनिरहनु भएको छ यसै गरी हङकङमा पनि यसको नेपाली अनलाइन रेडियोबाट तपाईँ सुनिरहनु भएको छ र मैले कार्यक्रम दुई वर्षमा प्रवेश भएसँगै लिएर आएको केही परिवर्तनसँगै कार्यक्रमको हरेक महिनाको अन्तिम श्रृङ्खलामा एउटा सामाजिक विषयमा केन्द्रित हुनेछौँ हामी भनेका थियौँ त्यही अनुरूप आज हामी जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि के पहलहरू गरिनु आवश्यक छ भन्ने विषयमा यो जातीय भेदभाव तथा छुवाछुतको विषयमा केन्द्रित भइरहेका छौँ पछिल्लो समयमा एउटा बडो दुःख लाग्दो कुरो गएको शुक्रबार मात्रै रौतहरको पिपरियाको दोस्ती आठ बेङ दलित बस्तीमाथि गैर दलित समुदायबाट आक्रमण भएको छ त्यहाँ साठी भन्दा बढी घरहरू भत्काइएका छन् सत्रजना दलित घाइते भएका छन् दलित समुदायका गएको वैशाखमा स्थानीय ब्रह्मस्थान भगवती मन्दिर प्रवेशमा दलित समुदायमाथि रोक लगाउँदै कुटपिट गरिएपछि दलित समुदायले मुद्दा दायर गरेको थियो र त्यही मुद्दा फिर्ता लिन दबाब दिँदै सो ठाउँका गैर दलितहरूले आक्रमण गरेका machen. पानी खाने धारो समेत उखेलेर फ्याँकेपछि पानीको हाहाकार छ अहिले त्यो ठाउँमा र यसै अछामको चार भैरवी स्थानका महेन्द्र विकले अन्तर्जातीय प्रेमकै कारण महेन्द्रलाई देश निकाला गरियो गएको चैत्र चौध गते दस वर्षका लागि भनेर उनी भारतको पन्जाबमा उपचार गराइरहेका छन् गराएर फर्किने अहिले फेरि दुई तिन दिन अघि मात्रै त्यहाँ बसेको एउटा छलफलले अहिले चाहिँ पुनर्स्थापना गर्ने भन्ने किसिमको त्यहाँ सहमति भएको छ केही महिना अघि लगभग एक दुई महिना अघि नुवाकोटमा राई जातिको केटीसँग अन्तर्जातीय विवाह गरेकै कारण एकजना बिक केटालाई गाउँ निकाला गरिएको थियो यस्ता किसिमका विविध घटनाहरू भइरहेका छन् र यो अब तपाईँ र हाम्रो काँधमा छ हामीभन्दा अघिल्ला पुस्ताहरूले जति गर्नुभयो उहाँहरूले यो परिवर्तन गर्न समग्रमा सक्नु भएन त्यो सम्पूर्णतया सक्नु भएन अब बहकिने यो मन भएका तपाईँ हामीले समाजको बारेमा पनि अलिकति सोचौँ यसै गरी सामाजिक विषयहरूमा पनि तपाईँलाई चिन्तनशील बनाउने उद्देश्यले सामाजिक विषय बहकिने मनको हरेक महिनाको कार्यक्रमको अन्तिम श्रृङ्खलामा हामी उठाएर आइरहेका छौँ र अघि मैले भनेको रौतहरको यो घटनालाई यति बेला केन्द्रमा बसेर निकै चर्काउन अघि बढिरहनु भएका मध्ये दलित आन्दोलनका एकजना नेतासँग यतिखेर म कुरा गर्न गइरहेको छु जागरण मिडिया सेन्टरका अध्यक्ष हुनुहुन्छ दलित नेता रेम विश्वकर्मा म उहाँसँग कुरा गर्छु रेमजी तपाईँलाई स्वागत छ बहकिने मनमा नमस्ते धन्यवाद माधवजी र सम्पूर्ण सिआइएन सुन्नुभएका सम्पूर्ण श्रोताहरूलाई पनि म नमस्ते हुन चाहन्छु यो रौतहटमा भएको गएको शुक्रबारको घटनाको विषयमा तपाईँहरूले आज पत्रकार सम्मेलन पनि गर्नुभयो के के छन् तपाईँहरूको आगामी कार्यक्रम त्यो बताइदिनुहोस् न होइन अब तपाईँले जुन ब्याकग्राउन्डमा धेरै कुरा बुझिसक्नुभयो हामी नेपाली समाजमा धेरै त्यस्ता घटनाहरू घटिरहन्छन् अब कार्यक्रम त हामीले धेरै गर्दै आयौँ इतिहासमा तपाईँको इतिहासदेखि ठगिएका समुदाय र हामीले धेरै सबैभन्दा धेरै लामो आन्दोलन पनि गऱ्यौँ र त्यो जातीय छुवाछुत र भेदभावबाट मुक्त हुनुपर्छ भनेर र त्यही क्रममै हामी तपाईँ अहिले पनि भनौँ न रौतर लगायत धेरै ठाउँहरूमा जस्तो जातीय छुवाछुत र भेदभाव भएका छन् र विशेष गरी अहिलेको यो रौतरको ठुलो घटना भयो र हामीले आजभन पत्रकार सम्मेलन पनि गऱ्यौँ र हामीले अब गर्ने भन्दा पनि अब हामीले चाहिँ अब चक्काजाम भन्दैछौँ नेपाल बन्दको कुरा गर्दैछौँ होइन त्यसपछि हामीले यहाँका मन्त्री गृहमन्त्री मन्त्री मुख्य सचिवहरूलाई ज्ञापन पत्र दिने भन्दैछौँ सिडिओहरूलाई पनि हामी धर्ना सिडिओ कार्यालयमा धर्ना गर्ने भन्दैछौँ र त्यसपछि भनौँ न कोण सभाहरू गर्ने भन्दैछौँ होइन यी कार्यक्रमहरू त हामीले गर्दै पनि आएको र यता धेरै घटनाहरू पनि गर्दै आयौँ र फेरि पनि हामीले जुन रौतक केसमा लिएर हामी त्यो गर्दैछौँ र मूलत के हो भने एउटा अब हामी नेपाली समाजमा अब हामी मान्छे कसरी भन्ने के मान्छे भनेपछि विवेकशील प्राणी हुन्छ भन्छन् मान्छेकै परिभाषा कसरी गर्ने जहाँनिर मानवताको नाता हुँदैन जहाँनिर एउटा मान्छेले अर्को मान्छेलाई गर्ने व्यवहार हुँदैन र कि मान्छे बिच मान्छे त तपाईँको झन् जाने जाति क्या हाइरेङ्कीहरू झन् तह छ आज के भनौँ न जन उच्च जाति र झन् दलित समुदायको सम्बन्ध भनेको जातीय एउटाले छुवाछुत गर्ने एउटाले भोग्ने हो या एउटाले चाहिँ शोषण गर्ने एउटा चाहिँ उत्पीडित भगिरहने हो या एउटा गरिब हुने एउटा के धनी हुने मात्रै हो भन्दा यो यो अचम्म अहिलेको जुन हाम्रो यो आधुनिक समाजमा पनि र शिक्षित सभ्य समाजमा पनि यस्तो खाले यो घटनाहरू दलितमाथि हुँदाखेरि यो साँच्चै हामी नेपाली समाज के साँच्चै यहाँ मानव मुटु भएका मान्छेहरू छौँ त भन्ने फेरि पनि यसले बनाउँछ र मूलत के हो भने हामी आन्दोलनहरू गर्ने र के के गर्ने भन्दा पनि मुख्य त मानव स्वभावका मान्छेहरू यो समाजमा हुनु पर्यो भन्ने हो कि जब किन जब मानव स्वभावको मान्छेहरू भएन भने तबसम्म हामीले आखिरी देश बन्द गरेर या त भनौँ चक्काजाम गरेर सबै चिज पनि हुँदो रहेछ भन्ने त हामी विगतमा हडताल पनि देखाइरहेका छ र अब पनि हामीले त्यो गर्दैछौँ हामीले जस्तै यही कार्यक्रममा पनि हरेक श्रृङ्खलामा एउटा प्रश्न लिएर आउने गर्छौँ जागरण मिडिया सेन्टर भन्ने बित्तिकै तपाईँहरू युवा केन्द्रित कार्यक्रमहरू अझ बढी गर्नुहुन्छ र महत्त्वपूर्ण कुरा यहाँनिर म जोड्न चाहन्छु कि जागरणले त दलन जस्तो टेलिफिल्म पनि तपाईँहरूले बनाउनु भयो एउटा ठुलो योगदान यो दलित आन्दोलनको क्षेत्रमा पनि विशेष त मिडियामा दलितको मुद्दालाई मिडिया मार्फत अगाडि सार्न चाहिँ तपाईँहरू बढी क्रियाशील भइरहनु भएको छ आज हामीले अरू श्रोताहरूलाई जो फोनमा आउनुहुन्छ उहाँहरूलाई पनि सोध्ने प्रश्न म सुरुवातमा चाहिँ तपाईँलाई सोध्न चाहन्छु जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि अहिलेका युवाको भूमिका कस्तो हुनुपर्छ स्वाभाविक रूपमा युवा आफैमा प्रगतिशील हुन्छ र युवा भनेको नयाँ समयको लागि हो युवा भनेको तपाईँको आफ्नो त्यसको आफ्नो समय व्यवस्था चलाउनुको लागि हो र युवामा विशेष गरी धेरै महत्त्वपूर्ण हुन्छ र मैले भने नेपाली समाजको विकासक्रम अनुसार विभिन्न खाले भनौँ युवाले त आफ्नो त्यो समयअनुसार युवाहरूले समाजलाई परिवर्तन गर्नमा ठुलो सहयोग पुऱ्याएका छन् होइन र मैले भने फेरि पनि नेपाली समाजमा अहिले जुन जुन किसिमका जुन रूढिवादीहरू यो जुन खाले जुन अन्धविश्वासहरू जुन खाले जातीय भेदभाव र छुवाछुतहरू छन् यो सबै हटाउनको लागि मलाई लाग्छ नयाँ जेनेरेसनले नयाँ पुस्ताले ठुलो चाहिँ सहयोग पुऱ्याउन सक्छ र नयाँ पुस्ताले चाह्यो भने त्यो सजिलिएर पनि जान सक्छ किनभने नयाँ पुस्ता भनेको नयाँ समाजको लागि हो नयाँ पुस्ता भनेको नयाँ तपाईँको परिवेशको लागि हो नयाँ पुस्ता भनेको नयाँ किसिमको चाहिँ सबै किसिमका चाहिँ संरचना चलाउनको लागि हो होइन कि नयाँ पुस्ताले त पुरानो चित्त चलाउनु नि त त्यो भएको मैले के भने सबै खाले नयाँ किसिमको संरचना चलाउनलाई समय सबै खाले नयाँ समयमा नयाँ पुस्ता चल्नको लागि र लागि नयाँ पुस्ताले चाहिँ विशेष गरी यो जातीय छुवाछुत र भेदभावलाई अन्त्य गर्न सक्छन् र मलाई लाग्छ नयाँ पुस्ताले त्यो अगाडि साह्रो पनि पर्छ नयाँ नयाँ पुस्ताले यदि त्यो सार अगाडि जातीय छुवाछुत र भेदभावलाई चाहिँ सँगसँगै लिएर हिँड्ने अरू सबै छाले चाहिँ परिवर्तन गर्छु भन्यो भने फेरि त्यो पनि तपाईँको नेपाली समाजको विकास या न नेपाली समाजको परिवर्तन या त्यसलाई चाहिँ हामीले न आधुनिक समाज भन्न सक्छौँ न शिक्षित सबै समाज भन्न सक्छौँ न त्यो सभ्य समाज भन्न सक्छौँ कि त्यो भएको कारणले के भन्दाखेरि राजनीतिक परिवर्तन भए पनि भौतिक रूपले जति विकास भए पनि परिवर्तन भए पनि जातीय छुवाछुत जरुरी नेपालमा परम्परा धर्म संस्कृति परम्पराबाट हुने खाले हुने सबै खाले जुन जुन जातीय छुवाछुत भेदभाव विभिन्न महिलामाथि हुने विभिन्न हिंसाहरू लगायत यस्ता चाहिँ परम्परागत कुरालाई बोकेर हिँड्ने हो भने त नयाँ पुस्ता पनि तपाईँको परिवर्तन भयो या त्यसलाई पनि नयाँ पुस्ता भन्न त मिल्दैन त नयाँ पुस्ता के आधारले भन्नु नयाँ पुस्ता भनेको त स्वाभाविक रूपमा उसले गर्ने नयाँ काम हो उसले गर्ने नयाँ उसले सोच्ने नयाँ कुरा हो उसले गर्ने भोलिको चाहिँ उसले निर्माण गर्ने आधार हो नि नयाँ पुस्ता त्यो नयाँ पुस्ताले चाहिँ के हो भने जातीय छुवाछुत र भेदभावलाई पनि अन्त्य गर्दै अरू खाले परिवर्तनलाई पनि अगाडि बढायो भने चाहिँ स्वाभाविक रूपमा हामीले भने जस्तो समाज हुन सक्ला र स्वाभाविक रूपले नयाँ पुस्ताहरू भने जस्तो हुन सक्ला तर नयाँ पुस्ता पनि त्यही जातीय छुवाछुती परम्पराको कुरालाई बोकेर हिँड्ने तर राजनीतिक परिवर्तन खोज्ने भौतिक परिवर्तन खोज्ने विकासको परिवर्तन खोज्ने गरेर हुँदैन र यो नेपालको परम्परागत रूपदेखि चल्दै आएको सामाजिक संरचनालाई पनि भत्काउन जरुरी छ तपाईँको क्रमभङ्गता हुन जरुरी छ होइन त्यो प्रकारले मलाई चाहिँ धेरै बहुसङ्ख्यक युवाहरूले यसलाई चाहिँ यो यो जातीय छुवाछुत भेदभावलाई अन्त्य गर्न लाग्नुपर्छ र उनीहरूले चाह्यो साँच्चै हृदयदेखि चाह्यो भने सक्छ त्यहाँनिर कुनै जाति हुन्न त्यहाँनिर कुनै वर्ग हुन्न त्यहाँनिर कुनै किसिमको के अरे पर्खाल हुँदैन किनकि नयाँ पुस्ताका हुन् र नयाँ हुन् र नयाँ सोचका साथ बढ्छन् हजुर हस् यो महत्त्वपूर्ण समय र विचार दिनुभयो धन्यवाद यहाँलाई हस् धन्यवाद धन्यवाद जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्मासँग हामीले कुरा गर्यौं जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि युवाको भूमिका कस्तो हुनुपर्छ अब तपाईँको पालो शून्य एक पचपन्न पचास नौ सय बयासी यो नम्बर डायल गरेर तपाईँ आउन सक्नुहुन्छ र यो सामाजिक विषयमा तपाईँको विचार बुझ्नेछौँ अनि अरू श्रृङ्खलाहरूमा जस्तै तपाईँको मुक्तक सुन्ने र जवाब फर्काउने त्यो सिलसिला भने आज पनि रहनेछ तपाईँले भन्नुपर्ने मुक्तक सामाजिक विषयमा नै हुनुपर्छ भन्ने चाहिँ होइन यसभन्दा अघिल्ला श्रृङ्खलाहरूमा जस्तै प्रेमसँग सम्बन्धित जिन्दगीसँग सम्बन्धित तपाईँले भन्न सक्नुहुन्छ शून्य शून्य एक पचपन्न पचास नौ सय बयासी नम्बर डायल गरेर आउनुहोला कोही आइसक्नु भएको छ हजुर नमस्कार हजुर नमस्कार दाई नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर म दाङदेखि आशिष बिएम कल्पवृक्ष कल्पवृक्ष अलि लामो नाम भन्नुभयो है आशिषजी हजुर अनि के छ दाङतिरको अहिलेको वातावरण गर्मी कतिको बढिरहेछ रमाइलै छ दाई भनौँ हो उसो भए आजदेखि हामीले हरेक महिनाको अन्तिम श्रृङ्खलामा उठाउने जुन सामाजिक विषय भन्यौँ त्यो विषयमा पनि तपाईँको विचार बुझ्छु म आजको यो महिनामा हामीले उठाएको विषय जाति भेदभाव तथा छुवाछुत अन्त्यका लागि युवाको भूमिका कस्तो हुनुपर्छ युवाको भूमिका प्रगति र परिवर्तनशील हुनुपर्छ जस्तो लाग्छ किनभने देश विकासमा युवाहरूको योगदान अग्रणी रहन्छ अनि युवाहरूले सकारात्मक कार्यलाई प्रगति गर्दै लैजाने र नकारात्मक कार्यलाई परिवर्तन गर्दै लैजानुपर्छ जस्तो लाग्छ हुन्छ तपाईँको मुक्त सुरु गर्नुहोस् अब हजुर बाफ बनी उडी जाने सिधो जिन्दगी बाफ बनी उडी जाने सिधो जिन्दगी जन्मेपछि मर्नुपर्ने रिदो जिन्दगी समयसँगै अविरल बगिरहँदा समयसँगै अविरल हिँडिरहँदा कहिले हार त कहिले जितो जिन्दगी बाफ बनी उडिजाने सितो जिन्दगी जन्मेपछि मर्नुपर्ने रितो जिन्दगी हस् खै के हो जिन्दगी परिभाषा कस्तो हुन्छ खै के हो जिन्दगी परिभाषा कस्तो हुन्छ गुमाउनु भन्दा पनि किन आशा कस्तो हुन्छ खै के हो जिन्दगी परिभाषा कस्तो हुन्छ गुमाउँदा गुमाउँदै आशा कस्तो हुन्छ सकुनीको कुरा गर्छौँ महाभारतका कुरा गर्छौँ जिन्दगीले खेल्ने त्यो पासा कस्तो हुन्छ खै के हो जिन्दगी परिभाषा कस्तो हुन्छ दाङबाट भएको थियो गइसक्नुभयो शून्य एक पचपन्न पचास नौ सय बयासी नम्बर डायल गरेर तपाईँ आउन सक्नुहुन्छ जाति भेदभाव तथा छुवाछुत अन्त्यका लागि युवाको भूमिका चाहिँ कस्तो हुनुपर्छ यो विषयमा तपाईँको विचार लिन खोजिरहेका छौँ कोही अर्का मित्र हुनुहुन्छ फोन सम्पर्कमा हजुर नमस्कार हजुर नमस्ते नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ पवित्र पवित्रजी अस्ति धादिङ आउँदा तपाईँसँग भेट भएको थियो हो एकदमै ल खुसी लाग्यो अहिले चाहिँ तपाईँसँग कुरा गर्न पाएँ सम्वेकले फोन पनि लागेछ पवित्रजी तपाईँलाई मेरो प्रश्नै म अगाडि सारिहाल्छु जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि युवाको भूमिका कस्तो हुनुपर्छ युवाहरूको भूमिका चाहिँ सबै यो देशको युवाहरू चाहिँ एकजुट हुनुपर्छ जस्तो लाग्छ मलाई र त्यही अनुसार कार्य अगाडि बढाउनुपर्छ एकजुट भएर है हजुर अब तपाईँको मुक्तक सुरु गर्नुहोस् सुरु गर्छु है त हुन्छ नभएको हल्ला पनि चलायो दुनियाँले नभएको हल्ला पनि चलायो दुनियाँले बिना बिचको अन्न पनि फलायो दुनियाँले नभएको हल्ला पनि चलायो दुनियाँले बिना बिचको अन्न पनि फलायो दुनियाँले सहन्छु जिन्दगीमा जति चोट खाए पनि सहन्छु जिन्दगीमा जति चोट खाए पनि बाहिरी हँसो भित्री आत्मा जलायो दुनियाँले बिना बिचको अन्न पनि फलायो दुनियाँले नभएको हल्ला पनि चलाए जति चल्छन् हल्लाहरू चल्न दिनुहोस् जति चल्छन् हल्लाहरू चल्न दिनुहोस् स्वीकारोक्ति छ भने जिन्दगी नै ढल्न दिनुहोस् जति चल्छन् हल्लाहरू चल्न दिनुहोस् स्वीकारोक्ति छ भने जिन्दगी नै ढल्न दिनुहोस् एक दिन सबैको दिन आउँछ भन्छन् एक दिन सबैको दिन आउँछ भन्छन् आज के भयो त समयलाई छल्न दिनुहोस् जति चल्छन् हल्लाहरू चल्न दिनुहोस् स्वीकारोक्ति छ भने जिन्दगी नै ढल्न दिनुहोस् नमस्कार छुट्टिन्छौँ दार्जिलिङबाट पवित्र नेउपाने आउनुभएको थियो जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि युवाको भूमिका कस्तो हुनुपर्छ यो विषयमा तपाईँको विचार बुझ्न खोजिरहेका छौँ र यतिखेर म अघि मैले जयरन मिडिया सेन्टरले तयार गरेको चलचित्र दलन भनेको थिएँ यही दलन लेख्ने एकजना साहित्यकार नेपाली दलित आन्दोलनका अग्रणी व्यक्तित्व पनि भन्छु म आहुति विश्वभक्त दुलाल आहुति उहाँले लेख्नु भएको एउटा कविता म यहाँनिर अगाडि सार्छु यो जाति भेदभाव तथा छुवाछुतसँग सम्बन्धित कविता छ घौँगोरो अफ्रिका शीर्षकको यो कविता मेरो रातो रगत मानिसको पवित्र रातो रगत नीलो पसिनाको बुँद बनेर जब झर्दछ तिमी आफ्ना नरम अञ्जुलीमा आली लगाएर थाप्दछौ जब म त्यो श्रमको सुवासयुक्त पसिना सुग्न खोज्छु तिमी मेरो अपमान गर्छौ र मलाई टाढा राख्छौ आँखा जुदाउने आँट गर पुजारी म बिसौँ शताब्दीको अछुत हुँ यो गोल भूगोलको एउटा गहुँगोरु अफ्रिका हुँ म न्याय चाहन्छु म मुक्ति चाहन्छु तिम्रो मन्दिरको मूर्तिमा मेरो आरणको गन्ध आउँछ ओदानी माथिको कराहीमा मेरो पसिनाको गन्ध आउँछ आँखा जुदाउने आँट गर धर्माती मान्छे कि मेरो अस्तित्वलाई भुङ्ग्रोमा पोल र धर्म धान्ने आँट गर कि मेरो अपमान गर्ने शास्त्रका पानालाई च्यात्ने या जलाउने साहस गर म तिम्रो मन्दिरको देवता बनाउने कामै हुँ यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ तिम्रो बस्तीको सफा भुइँलाई सुँघ बस्तीका हर चोकटामा मेरो रगतको गन्ध आउँछ आँखा जुधाउने आँट गर सफा मान्छे कि मेरा रक्त नलीमा पानी भर कि आफ्नो दिमागको फोहोर सफा गर म तिम्रो बस्तीको फोहोर सोहोर्ने च्यामे हुँ यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ तिम्रो मनका मनोरञ्जित ग्रन्थीलाई च्यात त्यहाँ मेरो संगीतका मधुर सरसराहट सुनिन्छ आँखा जुधाउने आँट गर चेतनायुक्त मान्छे कि मलाई जनावरसँग बाँध र घाँस खुवाउने आँट गर कि तिमी आफूलाई जनावर भन्दा फरक पार्ने साहस गर म सारङ्गी रेट्ने मादल ठोक्ने गाइने हुँ बादी हुँ यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ माटोमा धसुएको मेरो जीवनलाई छाम त्यहाँ मेरो आँसुको आहाल भेटिन्छ आँखा जुधाउने आँट गर अघाएको मान्छे कि तिम्रो गाँसमा मेरो आँसुको गन्ध छैन भन्ने आँट गर कि मेरो दलित जीवनको सम्मान गर्ने साहस गर म तिम्रो गोरुसँगै माटोमा पौडिने मुसहर हली हुँ यो गोल भूगोलको एउटा गोरु अफ्रिका हुँ तिम्रो पैतालाको जुत्तादेखि शिरको टोपीसम्म तिम्रो दृष्टिको दूर क्षितिजदेखि मुटुको स्पन्दनसम्म म कहाँ छैन म सर्वत्र छु मलाई तिमी कसरी अछुत बनाउन सक्छौ छुत मान्छे कि इतिहासको कठघरामा उभिने आँट गर कि आफूलाई बदल्ने साहस गर आँखा जुदाउने आँट गर पुजारी म बिसौँ शताब्दीको अछुत हुँ यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ म अपमानित इतिहासको हिसाब चाहन्छु म कुनै पनि मूल्यमा मुक्ति चाहन्छु म कुनै पनि मूल्यमा मुक्ति चाहन्छु साहित्यकार आहुतिको कविता मैले अघि सारे यतिखेर फोन सम्पर्कमा कोही हुनुहुन्छ हजुर नमस्कार हेलो जिल्ला पर्यो सभा तामा फोक गाउँ जिल्ला पर्यो सभा तामा फोक गाउँ थर मेरो भण्डारी हो विष्णु प्रसाद नाउँ अब यो सानो कालीन अभिवादन मर्यो दाई हजुर नमस्कार यो रातमा टाढाबाट आउनुभयो तपाईँ यो रातमा टाढाबाट आउनुभयो तपाईँ बहकिन भनी यति दुःख पाउनुभयो तपाईँ सन्चै हुनुहुन्छ नि है मात्रै मेरो मेरो अर्कै छ ठिक छ मैले बुझेँ त्यो बुझेँ छोटो भन्नुभयो त्यसैले प्रश्न अगाडि सार्छु म जातै भेदभाव तथा छुवाछुत अन्त्यका लागि युवाको भूमिका कस्तो हुनुपर्छ मैले मेरो टिम अलिकति मेरो फरक राख्छु तपाईँसँग अलिकति जबसम्म राष्ट्रले यो दलित र गैर दलित भन्ने जबसम्म विचार यो हटाउँदैन तबसम्म युवाले मात्रै पनि केही गर्न सक्दैन तपाईँले अघि भने जस्तै युवाहरूले अब त्यो धारामा कोही चेलीबेटी माथि गरेको दुर्व्यवहार टुलुटुलु हेरेर बस्नु हुँदैन अब कुनै एकजना दाई मूर्ति मूर्ति बनाउने दाई मन्दिरमा पस्दाखेरि उहाँ खुटिनु हुँदैन त्यसमा त्यो टुलटुलु हेरेर बस्नु हुँदैन युवाहरूले त्यति गर्दाखेरि नै युवाहरूको भूमिका पुरा हुन्छ आफूबाट सुरु गरौँ है त्यसपछि घर हुँदै गाउँ सहर सुरु गरौँ म मुक्त सुरु गर्छु हुन्छ सुरु गर्नुहोस् पारी क्षितिजमा काला बादलका धब्बाहरू तलमाथि गर्दै थिए पारी क्षितिजमा काला बादलका धब्बाहरू तलमाथि गर्दै थिए डाङडाङ डुङडुङ गर्दै गोली र बारुदहरू झर्दै थिए पहाडी क्षितिजमा कालो बादलका धब्बाहरू तलमाथि गर्दै थिए डाङडाङ डुङडुङ गर्दै गोली र बारुदहरू झर्दै थिए मानव रूपी दानवहरूद्वारा दिन दुखीहरू चुसिँदै बिलाप गर्दै थिए दिन दुखीहरू चुसिँदै बिलाप गर्दै थिए सबै जनताहरूको रक्षक हुँ भन्नेहरू तिनकै अस्मितामा खेलवाड गर्दै थिए पारी क्षितिजमा काला बालका धब्बाहरू तलमाथि गर्दै थिए डाङडाङ डुङडुङ गर्दै गोली र बारुदहरू झर्दै थिए हो त्यसै गरी बादलहरू मडारिन्छन् हो त्यसै गरी बादलहरू मडारिन्छन् लुकेर बसेका तरबारहरू धारिन्छन् हो त्यसै गरी बादलहरू मडारिन्छन् लुकेर बसेका तरबारहरू धारिन्छन् जब क्रान्ति हुन्छ अनि परिवर्तन छ जब क्रान्ति हुन्छ अनि परिवर्तन आउँछ जो छ यथास्थिति उसै गरी बढारिन्छन् हो त्यसै गरी बादलहरू मडारिन्छन् हो त्यसै गरी बादलहरू मडारिन्छन् नमस्कार छुट्टिन्छौँ धन्यवाद जाति भेदभावका लागि छुवाछुत जाति भेदभाव तथा छुवाछुत अन्त्यका लागि युवाको भूमिका कस्तो हुनुपर्छ यो विषयमा तपाईँको विचार बुझ्न खोजिरहेका छौँ र तपाईँको मुक्तक पनि सुनिरहेका छौँ र आजको श्रृङ्खलामा मैले प्राप्त गरेको एक सय त्रियासीवटा मुक्तकहरूमध्येबाट छवटा मुक्तकहरूलाई साताको उत्कृष्ट भनेर लिएर आएको छु म जुस जस अनुरूप दुईवटा यतिखेर अघि सार्छु निर्मला थापा सिक्रेती नुवाकोटका हुनुहुन्छ हाल काठमाडौँमा उहाँको यो मुक्तक पठाएर याद बार बार उसैले बिगार्ने भो मेरो घरबार उसैले पठाएर याद बार बार उसैले बिगार्ने भो मेरो घरबार उसैले म आफ्नै सुरले झुपडी सजाउँदा बनाउँदैछु भन्छ दरबार उसैले पठाएर याद बार बार उसैले अर्को छ प्रदीप सापकोटाजीको कसरी देऊ ठेगाना घरै छैन पिरतीको बसिहाल दिलमा झट्ट भरै छैन पिरतीको नाम सोध्यौ थर सोध्यौ अनि भन्यौ जात मिलेन याद राख एउटा कुरा थरै छैन पिरतीको कसरी देउ ठेगाना घरै छैन पिरतीको र अर्को एउटा पनि पढ्छु र तिनवटा अरू बाँकी तिनवटा पछिल्लो सार्छु कि लास मागेपछि कि सास मागेपछि कमल बहादुर कठायत वीरेन्द्रनगर सुर्खेतका हुनुहुन्छ कि लास मागेपछि कि सास मागेपछि मृतकले पनि अवकाश मागेपछि के दिन्छस् ए नालायक सरकार आफ्नै सन्तानले विश्वास मागेपछि कि लास मागेपछि कि सास मागेपछि मृतकले पनि अवकाश मागेपछि कोही हुनुहुन्छ फोन सम्पर्कमा हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ म किर्तिपुरबाट अग्निपुर ए अग्निजी सन्चै हुनुहुन्छ हजुर आराम अनि तपाईँलाई मेरो प्रश्न जाति भेदभाव तथा छुवाछुत अन्त्यका लागि युवाको भूमिका कस्तो हुनुपर्छ युवाको भूमिका अघि अघिल्लो मित्रले भनिसक्नुभयो पहिला आफूबाटै परिवर्तन हुनुपर्छ भन्ने कुरा त्यही कुरा नै छ अब आफ्नो आफूमै आफूले आफूलाई परिवर्तन गर्दै समाजमा भएका कुरीतिहरू हटाउन जान सकियो भने युवाको भूमिका मात्रै होइन अन्य युवा युवतीहरू समाजको नै आफ्नो समाजले नै समाज समाजलाई परिवर्तन गर्नुपर्छ र युवाको भूमिका आफूले आफैलाई परिवर्तन गरेर समाजलाई अगाडि बढाउनु युवाको भूमिका हुन्छ पक्कै पनि अलि अन्तमा छौँ त्यसैले तपाईँको मुक्त सुन्छौँ है ल हजुर हुन्छ सुरु गर्नुहोस् सुरु गरौँ है त हुन्छ सुरु गर्नुहोस् आँखा जुट्या जुदै भयो हटाउन गाह्रो भयो पुरै रात कोल्टे फेर्दै कटाउन गाह्रो भयो दिन त बित्यो मैसँग रात अर्कैलाई दियो पिएर जवानी मेरो मात अर्कैलाई दियो पिएर जवानी मेरो मात अर्कैलाई दियो धन्यवाद यस्तो लाग्यो मलाई नि अचम्म भएछ यस्तो लाग्यो मलाई नि अचम्म भएछ जो थियो मनभित्र उटाडा गएछ यस्तो लाग्यो मलाई नि अचम्म भएछ जो थियो मनभित्र उटाडा टाढा गएछ जाँदा जाँदै केही यादहरू बाँकी होलान् जाँदा जाँदै केही यादहरू बाँकी होलान् त्यसैले त उही मान्छे मनमै रहेछ यस्तो लाग्यो मलाई पनि अचम्मै भएछ जो थियो मनभित्र उटाडा गएछ हस् नमस्कार छुट्टिन्छ नमस्कार नमस्कार अग्नि भोषालजी आउनुभएको थियो र अब चाहिँ फोन लिन भ्याउँदैनौँ है केही मुक्तकहरू पनि पढ्नु छ त्यसैले साताको उत्कृष्ट हुन सफल मुक्तकहरूबाट अरू बाँकी मुक्तकहरू म यतिखेर अगाडि सार्छु तिनवटा हरफल साथ दियौ सम्झिने र सम्झिने बनायो विजय चौधरीको मुक्तक हो यो हरफल साथ दियौ र सम्झिने बनायौ छोड्यौ अनि हरेक रात पिउने बनायौ म भुल्न सक्दिनँ तिमीलाई चाहे भुल तिमी हाँस्न सिकायौ पछि आँसुमा जिउने बनायौ हरफल साथ दियौ र सम्झिने बनायौ छोड्यौ अनि हरेक रात पिउने बनायौ विजय चौधरीको पबिन दाहाल साउदी अरबबाट हुनुहुन्छ उहाँको म अघि सार्छु यो मुक्त प्रतीक्षाको लामो पल कटाएर हाँस्नुपर्ने अचम्मै छ आफ्नै दिन घटाएर हाँस्नुपर्ने प्रतीक्षाको लामो पल कटाएर हाँस्नु पर्ने अचम्मै छ आफ्नै दिन घटाएर हाँस्नुपर्ने टाढा हुँदा सम्झनाले मुटु सधैँ भरिन्छ नै पीडा पनि यही मुटुमै अटाएर हाँस्नुपर्ने प्रतीक्षाको लामो पल कटाएर हाँस्नुपर्ने पबिन दाहाल साउदी अरबका मित्र हुनुहुन्थ्यो अन्तिम मुक्तक छ यो साता लिएको छवटा मध्येको अरुण पौडेल गुन्जानगर चार चितवनका हुनुहुन्छ अहिले जापानमा शत्रु त शत्रु नै हो मित्र भयानक हुन्छ बाहिर भन्दा झन भित्र भयानक हुन्छ शत्रु त शत्रु नै हो मित्र भयानक हुन्छ बाहिर भन्दा झन् भित्र भयानक हुन्छ विश्वास लुटेर जब सपना बुन्छ ऊ उसले कोरेका हर चित्र भयानक हुन्छ शत्रु त शत्रु नै हो मित्र भयानक हुन्छ बाहिर भन्दा झन् भित्र भयानक हुन्छ अरुण पौडेल गुन्जानगर चार चितवन अहिले जापानमा जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि युवाको भूमिका कस्तो हुनुपर्छ भन्ने प्रश्नमा तपाईँका विचारहरू बुझ्यौँ आजको श्रृङ्खलामा हामीले बहकिने मनको हरेक महिनाको अन्तिम श्रृङ्खला सामाजिक विषयमा केन्द्रित गर्ने त्यो अभियान स्वरूप पहिलो श्रृङ्खला हो यो र पहिलो श्रृङ्खलामा तपाईँले कति मनन गर्नुभयो आज हामीले उठाएको यो विषयमा कति साथीहरूले विचार पनि राख्नुभयो तपाईँ धेरैले फोन ट्राई गर्नुभयो तर तपाईँ धेरैको फोन लागेन तपाईँको महत्त्वपूर्ण विचार बुझ्न पाएनौँ तपाईँको मुक्तक सुन्न पाएनौँ फोन ट्राई गरिरहँदाखेरि पनि नलाग्ने तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यति धेरै माया गर्नुभयो तपाईँले अरू श्रृङ्खलाहरूमा तपाईँसँग आवाज मिसाउन पाउने त्यो अवसर मैले पाऊँ यो भन्ने कामना गरिरहन्छु र तपाईँलाई कार्यक्रम कस्तो लाग्यो आज उठाएको यो सामाजिक विषयमा बहकिने मन केन्द्रित हुँदाखेरि के लाग्यो तपाईँलाई चाहिँ यसको निरन्तरता या त्यसको सान्दर्भिकता के लागेको छ तपाईँको जस्तो लाग्यो त्यस्तै तपाईँले हामीलाई पठाउन सक्नुहुन्छ सल्लाह सुझाव W W W dot Facebook dot com slash बहकिने मन यो पेजमा पनि तपाईँले पठाउन सक्नुहुन्छ यसै गरी कार्यक्रम बहकिने मन सामुदायिक सूचना network CIN post box number उन्नाइस तिन सय चौबिस काठमाडौँ नेपालको ठेगानामा पनि पठाउन सक्नुहुन्छ यसै गरी मेरो personal blog W W W dot EUTA एउटा मान्छे dot BLOGSPOT blogspot dot com यो ब्लगमा पनि तपाईँले आफ्नो सल्लाह सुझाव दिन सक्नुहुन्छ र तपाईँलाई भन्दैछु कि गएको शनिबार दार्जिलिङको एउटा कार्यक्रममा पुगेको थिएँ दार्जिलिङको बिच बजारमा आयोजित दस दिने रेडियो उद्घोषण तालिमको समापन कार्यक्रम थियो र रेडियो बिहानीका गोपाल विश्वकर्मा भाइको निमन्त्रणा स्वीकार्दै त्यहाँ रुचाल राजन र म पुगेको थिएँ निकै खुसी लाग्यो त्यो बसाई कति धेरै साथीहरू हेर्नैका लागि भनेर आउनुभयो बहकिने मन कार्यक्रम चलाउने मान्छे कस्तो रहेछ पनि भन्नुभयो सबैले हामीले सोचेका थियौँ तपाईँ त बुढो हुनुहुन्छ होला पनि भन्दै हुनुहुन्थ्यो रेडियोकै साथीहरू पनि आउनुभयो भेट्नको लागि रेडियोकै साथीहरूसँग भेट गर्न पाइयो निकै खुसी लाग्यो अझ सुरुवातमा त राजन राजेन्द्र म थियौँ र त्यहाँ परिचय गराउँदा गोपाल भाइले दुईजनामा को हो महावीर विश्वकर्मा ल चिन्नुहोस् तपाईँहरूले भनिदिनु भयो एकछिन निकै रमाइलो भयो त्यहाँको माहौल पनि कसैले मलाई नै भन्नुभयो कसैले रुचाल राजनलाई भन्नुभयो त्यस्तो रह्यो गोकर्ण भाइ दिपक भाइ राजन भाइ साजन भाइ यसै गरी अर्जुनजी सबैसँग निकै निकटता रह्यो यो बसाइमा म सम्झिन चाहन्छु दादिङको त्यो बसाइलाई अब चाहिँ कार्यक्रमको अन्तमा छौँ हामी त्यसैले छुट्नुपर्ने बेलामा आएका छौँ केही रेडियोहरूले कार्यक्रम बजाउन थालेको जानकारी मैले पाएको छु अघि भर्खर पनि रेडियो जनप्रिय अछामबाट जानकारी आएको थियो यसै रेडियो डोरपाटन बर्दिवास महोत्तरीबाट रेडियो दर्प दर्पणबाट पनि जानकारी आएको थियो रेडियो सिद्ध बाबाबाट पनि अघिल्लो श्रृङ्खलाबाट बजाउन सुरु गरेको थियो मैले सबै रेडियोहरूको नाम लिन भने भएन ब्लगहरूको पनि नाम लिने भएन आगामी श्रृङ्खलाहरूमा जोड्नेछु जातीय भेदभाव तथा छुवाछुत अन्त्यको लागि युवाको भूमिका कस्तो हुनुपर्छ तपाईँ सबैले विचार राख्नुभयो अब मेरो विचार राख्ने पालो यतिन्जेल कार्यक्रम सुनेर बस्नुहुने तपाईँ सबै सबैलाई धन्यवाद अनि प्रविधिबाट मलाई यतिन्जेल निकै महत्त्वपूर्ण सहयोग गर्नुभयो यो बन्द कोठाभित्रको मेरो आवाज तपाईँसम्म पुर्याउन सहयोग गर्नुहुने मेरो आत्मीय मित्र बजराज विश्वकर्माप्रति आभार व्यक्त गर्न चाहन्छु कार्यक्रमबाट छुट्टिनुपर्ने हुन्छ जाति भेद तथा छुवाछुत अन्त्यका लागि युवाको भूमिका कस्तो हुनुपर्छ यो विषयमा महावीर विश्वकर्मा पनि आफ्नो विचार राख्दै होसेल पर्छ आफैबाट सुरु गरी घर बदल्नुपर्छ आफैबाट सुरु गरी घर बदल्नुपर्छ घरसँगै गाउँ अनि सहर बदल्नुपर्छ आफैबाट सुरु गरी घर बदल्नुपर्छ घरसँगै गाउँ अनि सहर बदल्नुपर्छ मान्छे मान्छे बीचमा पनि सानो ठुलो जात भन्ने हो त्यही पुरानो ठहर बदल्नुपर्छ आफैबाट सुरु गरी घर बदल्नुपर्छ घरसँगै गाउँ अनि सहर बदल्नुपर्छ हवस् जान्छु अर्को हप्ता आउँछु नि नमस्कार मान्छे मान्छे एउटै हो नि फरक किन भो मान्छे मान्छे एउटै हो नि फरक किन भो श्रम चल्छ सिप चल्छ पानी नचल्ने भो श्रम चल्छ सिप चल्छ पानी नचल्ने भो हामीले सुन्दर मूर्ति सजिन्छन् मन्दिर महलहरू बजाउँछौँ हामीले बाजा गाजा गुन्जिन्छन् पहाड पर्वतहरू बनाउँछौँ हामीले सुन्दर मूर्ति सजिन्छन् मन्दिर महलहरू बजाउँछौ हामीले बाजा गाजा गुन्जिन्छन् पहाड पर्वतहरू उन्नी किन आज हामीलाई दलित भनी हेला गर्ने दलित भनी हेला गर्ने कुकुर समेत भित्र पस्दा हामीलाई किन बाहिर राख्ने समेत भित्र पस्दा हामीलाई किन बाहिर राख्ने मान्छे मान्छे एउटै हो नि फरक किन भो श्रम चल्छ सिप चल्छ पानी नचल्ने भो श्रम चल्छ सिप चल्छ पानी नचल्ने भो